सुदूरपश्चिमका पाँच जिल्ला पूर्ण खोप सुनिश्चितता भएका जिल्ला घोषित खोप अभियानमा देशभरिमा सबैभन्दा बढी प्रगति सुदूरपश्चिमकै सुदूरपश्चिमको विकासका लागि राष्ट्रिय स्तरमा छलफल विकासका लागि उत्तर दक्षिण जोड्ने लोकमार्गहरू विकसित र नाका व्यवस्थित गर्नुपर्नेमा जोड कैलाली र कञ्चनपुरमा चारवटा नमुना सहर बनाउन एसियाली विकास बैंकले दस अर्ब लगानी गर्ने कैलालीको भजनी त्रिशक्ति नगरपालिका भ्रष्टाचारको अखडा बन्दै र सुदूरपश्चिममा सर्पदांश वृद्धको औषधि एन्टिस्नेक भेनमको अभाव नरहेको क्षेत्रीय मेडिकल स्टोरको दावी रोकिराखेको बसलाई अर्को बसले ठक्कर दिँदा कञ्चनपुरमा दुईजनाको मृत्यु प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा रेडियोनिटी डट कम डट एनबीबाट प्रसारण भइरहेको बिहान सात बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना सबैभन्दा पहिले केही प्रमुख विषयवस्तु सुदूरपश्चिमका पाँच जिल्ला पूर्ण खोप सुनिश्चितता भएका जिल्ला घोषित गरिएको छ हिजो काठमाडौँमा आयोजित कार्यक्रममा स्वास्थ्य मन्त्री रामजनम चौधरीले सुदूरपश्चिमका अछाम बैतडी कञ्चनपुर डडेलधुरा बझाङलाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गरेका हुन् सँगै पाल्पा नवलपरासी तनहुँ मुस्ताङ अर्घखाँची धनकुटा म्याग्दी गुल्मित इलाम तेह्रथोम प्युठान र दोलखालाई पनि घोषणा गरिएको छ हिजो गरिएको घोषणा अनुसार सबैभन्दा बढी खोप अभियानमा सुदूरपश्चिमले उपलब्धि हात पारेको देखिएको छ नौ जिल्ला रहेको सुदूरपश्चिममा अब चार जिल्ला मात्रै पूर्ण खोपयुक्त घोषणा हुन बाँकी रहेका छन् घोषणा हुन बाँकी जिल्लाहरूमा डोटी बाजुरा कैलाली र कञ्चनपुर रहेका छन् छिमेकी मध्यपश्चिममा अञ्चलको एउटा जिल्ला मात्र घोषणा भएको छ स्वास्थ्य मन्त्री रामजनम चौधरीले प्रमाणपत्र वितरणपछि नेपालले खोप कार्यक्रममा प्राप्त गरेको उपलब्धि महत्वपूर्ण भएको बताउनुभयो उहाँले महत्वपूर्ण उपलब्धिका लागि भूमिका खेल्न स्वास्थ्य कर्मीको उचित मूल्याङ्कन गर्ने र उनीहरूलाई बाहिरी देशमा पनि उच्च तालिम र अनुभवका लागि पठाउने आश्वासन दिनुभएको छ खोप कोषलाई बढ़ाउने विषयमा पनि विस्तृत छलफल गरेर अगाडि बढ्ने उहाँले बताउनु भएको छ उनले यसमा उपलब्धि प्रविधि ज्ञान नीति रणनीति केन्द्रदेखि क्षेत्रीय स्तर तथा जिल्ला स्तरमा कम जिम्मेवारी दिई सन् दुई हजार सत्रसम्ममा देशलाई पूर्ण खोप राष्ट्र बनाई फड्को मार्नु अहिलेको प्रमुख चुनौती भएकाले त्यसमा लाग्नुपर्नेमा जोड़ दिएका छन् सुदूरपश्चिमको विकासको सवालमा हिजो राष्ट्रिय स्तरमा छलफल भएको छ सुदूरपश्चिम विकास आयोगको आयोजनामा सुदूरपश्चिमको मध्य तथा दीर्घकालीन योजना तथा क्षेत्रगत नीति तर्जुमा सम्बन्धी राष्ट्रिय स्तरको गोष्ठी काठमाडौँमा सम्पन्न भएको हो गोष्ठीमा सहभागीहरूले यस क्षेत्रका उच्चस्त व्यक्तित्वहरूले सुदूरपश्चिमको विकासको लागि उत्तर दक्षिण जोड्ने लोकमार्गहरूको विकासको विषयमा जोड़ दिएका छन् उनीहरूले उत्तरको चीनसम्म सुदूरपश्चिमको दक्षिणी क्षेत्रमा सड़क विकास विस्तार गर्न सके सुदूरपश्चिमको विकासको ढोका खोल्नेमा जोड़ दिएका छन् साथै सुदूरपश्चिमका अन्य देशसँग जोडिएका नाकाहरू व्यवस्थित गर्नुपर्नेमा समेत उनीहरूले जोड़ दिएका छन् नाका व्यवस्थित नभएकै कारण विभिन्न समस्याहरू आउने गरेको उनीहरूको बुझाइरहेको छ कार्यक्रममा सहभागीहरूले विशेष गरी सुदूरपश्चिममा पर्यटकीय सम्भावना प्रबल रहेकाले पर्यटकीय विकासमा ध्यान दिनुपर्नेमा पनि जोड़ दिएका छन् साथै जलविद्युत सम्भावना धेरै रहेको हुँदा जलस्रोतलाई विकासको पूर्वाधारको रूपमा प्रयोग गर्नुपर्नेमा उनीहरूले जोड़ दिएका थिए कृषिमा आधुनिकीकरण गर्न सकिए विकासमा टेवा पुग्ने कार्यक्रममा सहभागीहरूको जोड़ रहेको थियो राष्ट्रिय स्तरको छलफल उक्त छलफलमा यसै क्षेत्रका नागरिक तथा हालका रक्षा मन्त्री भीम रावल बहालवाला मन्त्री जयन्त बहादुर चन्द सुदूरपश्चिमका भन्दा बढी सभासदहरू पूर्व मन्त्रीहरू यस क्षेत्रका विशिष्ट व्यक्तित्वहरू पूर्व आईजीपी विभिन्न पेसामा संलग्न महत्वपूर्ण व्यक्तित्वहरूको सहभागिता रहेको थियो कार्यक्रममा सुदूरपश्चिम विकास आयोगका उपसचिव जनकराज जोशीले सुदूरपश्चिमको विकासका सम्भावना चुनौती र आगामी कार्यदिशा बारेको कार्यपत्र प्रस्तुत गर्नु भएको थियो भने दुईवटा परामर्शदाता संस्थाहरू एनआईडीआर र ग्रीन एराको तर्फबाट पर्यटन विज्ञ रामेश्वर रामेश्वर भट्टराईले पनि अर्को कार्यपत्र प्रस्तुत गर्नुभएको थियो हिजो राष्ट्रिय स्तरमा छलफल गोष्ठी सम्पन्न गरेको आयोगले चौबिस गते अर्थात भोलि शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा कार्यक्रमको आयोजना गरी नीतिगत विषयमा थप छलफल गर्नेछ विकास आयोगले नौवटै जिल्लाबाट पाँच वर्ष मध्यकालीन र पन्ध्र वर्ष दीर्घकालीन विकास योजनाहरू संकलन गरेको थियो कैलाली र कञ्चनपुरका चारवटा नगरपालिकालाई नमुना शहरी क्षेत्रको रूपमा विकास गर्न एसियाली विकास बैंक एडीबीले दश अर्ब रूपियाँ लगानी गर्ने भएको छ एडीबीले कैलाली कञ्चनपुरको चारवटा नगरपालिकाको आर्थिक सामाजिक विकाससँगै वातावरणीय सुधारका लागि लगानी गर्ने भएको हो एसियाली विकास बैंक एडीबीले कैलालीको धनगढ़ी उपमहानगरपालिका अत्तरिया नगरपालिका र कञ्चनपुरको भीमदत्त तथा झलारी पिपलाडी नगरपालिकाको विकासका लागि सहयोग गर्ने भएको छ विकाससँगै नगरको डुबानको समस्या समाधान हुने धनगढ़ी उपमहानगरपालिकाका डिभिजन इन्जिनियर देशराज भट्टले जानकारी दिनुभएको छ आयोजनाको अवधि पच्चीस वर्षको हुने गरी चारवटै नगरपालिकाको विकासका लागि रकम खर्च गर्ने एडीबीले जनाएको छ सुदूरपश्चिममा सर्पली टोकीमा लगाउने औषधि एन्टी स्नेक भेनमको अभाव नरहेको क्षेत्रीय मेडिकल स्टोरले जनाएको छ सुदूरपश्चिमका नौटे जिल्लामा औषधि आपूर्ति गर्दै आएको स्टोरले यस वर्ष एन्टिस्नेक भेनमको अभाव नरहेको जनाएको हो अस्पताल तथा उपचार केन्द्रमा माग अनुसारको औषधि पठाएर पन्ध्र सय भाइल औषधि क्षेत्रीय स्टोकका स्टोर स्टक रहेको कोल्ड चेन निरीक्षक पदम विष्टले बताउनु भएको छ उहाँले सबै जिल्ला अस्पतालमा औषधि पठाएको भन्दै पहाड़ी जिल्लाहरूका लागि खासै बढ़ी माग नआएको बताउनु भएको छ असार साउन र भदौ महिनामा सर्पदंशका बिरामीका बिरामी तराईका जिल्लामा बढ़ी आउने गरेका छन् अहिले कैलालीको पाँच स्थानमा सर्वदंशका बिरामीको उपचार हुने गरेको छ कैलालीको अञ्चल अस्पताल मालाखेती र टिकापुर अस्पताल नेपाली सेनाको स्थित सर्वदंश उपचार केन्द्र तथा तेघरी ब्यारेकमा उपचार सेवा दिइरहेको जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीले जनाएको छ यस्तै उता कञ्चनपुरमा नेपाली सेनाको अर्जुनी ब्यारेक र महाकाली अञ्चल अस्पतालले उपचार सेवा दिँदै आइरहेको छ तपाईँले फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा र इन्टरनेटमा Radio Unity dot com dot एनबीबाट युनिटी खबर सुनिरहनु भएको छ पूर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने कञ्चनपुरको दैजी झलारी सड़क खण्डमा बसको ठक्करबाट दुईजनाको घटनास्थलमै ज्यान गएको छ हिजो बिहान अर्जुनी ब्यारेक नजिकै महेन्द्रनगरबाट डडेलधुवाको जोगबुडाका लागि छुटेको महाकाली यातायातका ना पाँच ख चौध पन्ध्र नम्बरको बसले बिग्रिएर सड़क छेउमा राखिएको सुदूरपश्चिम यातायातको नाचार ख चालिस पैंतिस नम्बरको बसलाई ठक्कर दिँदा दुईजनाको घटनास्थलमै ज्यान गएको प्रहरले जनाएको छ दुर्घटनामा परि चारजना घाइते भएका छन् दुर्घटनामा परि नाचार ख चालिस पैंतिस नम्बरका गाडीधनी कैलालीको अत्तरीय नगरपालिका तेह्रका देवदत्त रोस्यारा र गाडी मरमत गरिरहेका कृष्णपुर नगरपालिका एक दोमिल्लाका मदनराज पन्तको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक केदार खनालले जानकारी दिनुभएको छ प्रहरीले ठक्कर दिने गाडीलाई नियन्त्रणमा लिएको छ बसका चालक फरार रहेको प्रहरी प्रवक्ता खनालले जानकारी दिनुभएको छ कैलालीको भजनी त्रिशक्ति नगरपालिका भ्रष्टाचारको अखडा बन्दै गएको छ केही दिन अघि दराजमा अनियमितता गरेको समाचार बाहिर आएको महिना दिन बित्न नपाउँदै भ्याकु लोडर खरिदको लागि आह्वान गरेको टेण्डरमा कर्मचारीको मेलमन्तमा व्यापक भ्रष्टाचार भएको खुलेको हो नगरपालिकाको आर्थिक वर्ष दुई हजार बहत्तर त्रिहत्तरमा भ्याकु लोडर खरिदका लागि स्वीकृत भएको एकचालिस लाख साठी हजारको रकममा परेको तीनवटा टेण्डरमा सबैभन्दा बढ़ी रकम हाल्नेलाई टेण्डर स्वीकृत गरिएको छ काठमाडौँको आईएमई अटोमोटिभ्स प्रणालीले एकचालिस लाख एकतीस हजार रुपियाँ राखेर हालेको टेण्डरलाई भजनी त्रिशक्ति नगरपालिकाले स्वीकृत गरेको छ जबकि सबैभन्दा कम रकममा टेण्डर हाल्नेलाई ठेक्का दिनुपर्ने प्रावधान रहेको छ बुटवलको जीएस ट्रेडर्स एण्ड सप्लायर्स सोही शीर्षकमा चौतिस लाख सैतिस हजार सात सय सतहत्तर रुपियाँमा टेण्डर हालेको थियो भने ललितपुरको फोर्स कन्स्ट्रक्सन एसिसीले छत्तीस लाख पाँच हजार रुपियाँमा टेण्डर हालेको थियो भजनी त्रिशक्ति नगरपालिकाको चार सदस्यीय खरिद समितिको सिफारिसमा सबैभन्दा बढ़ी रकम हाल्नेलाई भ्याकुलोडर लोडर खरिद गर्न स्वीकृति दिइएको हो बैतरीको कैलफाल गाविसमा पर्ने डैंसिली र पाटन नगरपालिकाको सकार गाउँमा पोल गाडेको सात वर्षपछि विद्युत विस्तारको कामले गति लिएको छ स्थानीयको विवाद भनी रोकिएको काम ठेकेदारको लापरवाही र विद्युत प्राधिकरण बैतडीको व्यवस्थाका कारण विद्युतको तार तान्ने काम अहिलेसम्म सुचारू हुन सकेको थिएन अब विद्युत प्राधिकरण बैतडीसँग सम्झौता गरेको करिब नौ महिनापछि काम शुरू हुन लागेको हो विभिन्न कारणले विद्युतका सामग्री ठेकेदारलाई उपलब्ध गराउन नसकिएकाले काम ढिलो हुन शुरू हुन लागेको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र बैतडीले जनाएको छ विद्युत नहुँदा त्यस क्षेत्रका बासिन्दाले कुटानी पिसानीको लागि पाँच घण्टाको बाटो हिँडेर जानुपर्ने भएको हुँदा निकै शास्ति खेप्नु परेको कैलाश निम्न माध्यमिक विद्यालयका शिक्षक गगन भण्डारीले जानकारी दिनुभएको छ यो वर्ष पनि आफूहरूको घरमा विद्युत नपुगेमा पोल नै फालिदिने स्थानीयले चेतावनी दिने गरेको स्थानीय ललित बोहराले बताएका छन् बैतडीमा तीन महिनापछि सहायक प्रमुख जिल्ला अधिकारीको एउटा दरबन्दी पूर्ति भएको छ सहायक प्रमुख जिल्ला अधिकारीको दुईवटा दरबन्दी मध्ये एउटा पदपूर्ति भएको प्रमुख जिल्ला अधिकारी किशोर कुमार चौधरीले जानकारी दिनुभएको छ दीपक कुमार आचार्य सहायक प्रमुख जिल्ला अधिकारीको रूपमा हाजिर हुनुभएको उहाँले बताउनु भएको छ सहायक प्रमुख जिल्ला अधिकारी आचार्यले हिजोदेखि कार्यालयमा काम शुरू गरेको प्रमुख जिल्ला अधिकारी चौधरीले जानकारी दिनुभयो एकजना सहायक प्रमुख जिल्ला अधिकारीको दरबन्दी भने अझै पनि रिक्त रहेको उहाँले बताउनु भएको छ जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारी आएसँगै सेवाग्राहीलाई पनि सहज हुने बताइएको छ अरबी पात्र अनुसार दशौं महिनाको पहिलो दिन आज मुस्लिम समुदायहरूले विशेष नमाज पाठ गरी ठूला बडाबाट आशीर्वाद लिएर ईद उल फितर पर्व मनाउँदैछन् खुशीपूर्वक दान गरेर दिनदुखी एवं गरीबलाई बाँडिने भएकाले यो पर्वलाई ईद उल फितर भनिएको हो यस वर्षमा मुस्लिम धर्मावलम्बीहरूले एक वर्षभित्रको बचत साढे सात तोला सुन वा बाहन्न तोला चाँदी भए त्यस बराबर चालू बजार भाव अनुसारको साढे दुई प्रतिशत नगद वा जिन्सी दान गर्नुपर्ने विधान मुस्लिम धर्मग्रन्थ कुरानमा उल्लेख रहेको छ यसरी दान गरिएको नगद वा जिन्सी दिनदुखी एवं गरीबलाई बाँडिन्छ यसलाई जकात भनिन्छ विशेष नमाज पढेपछि आफूभन्दा ठूला बडा कहाँ गई आशीर्वाद लिइन्छ भने सानालाई आशीर्वाद दिइन्छ यो आशीर्वाद लिने क्रम आजदेखि तीन दिनसम्म चल्छ पाहुनालाई सेवै र लछा घिउमा भुटेर बनाइएको सेवै खुवाइन्छ ईदको अवसरमा सरकारले आज सार्वजनिक विदा दिएको छ अब सड़क तथा सवारीसँग सम्बन्धित सुदूरपश्चिमको ट्राफिक अपडेट पछिल्लो चौबिस घण्टामा सुदूरपश्चिममा सड़क तथा सवारीसँग सम्बन्धित दुईवटा सवारी दुर्घटना भएका छन् एउटा कञ्चनपुरमा हिजो बिहान भएको हो सो सम्बन्धीको समाचार हामीले